नमस्कार अनि लोक साङ्गीतिक अभिवादन तपाईँ सम्पूर्ण सम्पूर्ण लोकपाराकी मित्रहरूमा रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहर्स र इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट साथ प्रसारण भइरहेको सुनिरहनु भएको कार्यक्रम लोक सुनकार लिएर आज पनि उपस्थित भएको छु आवाजबाट सोम नेपाली लोकसङ्गीत क्षेत्रमा आएका उत्कृष्ट आवाजहरू विशेष गरी भर्खरै मात्रामा बजारमा आएका नयाँ नयाँ आवाजहरूको साथमा आज तपाईँको साथमा म रहनेछु हरेक दिन आउने गर्छौँ हामी हप्ताको एक दिन शनिबार बाहेक हरेक दिन तपाईँको साथमा आउने गर्छौँ र आज पनि तपाईँसँग हामी उपस्थित भइसकेका छौँ यति बेला मेरो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउनुको लागि मित्र रिजनको सहयोग मिलिरहेको छ भने आवाजबाट सुन तपाईँको साथमा छ नेपाली लोकसङ्गीत क्षेत्र एउटा फराकिलो क्षेत्र हो जहाँ धेरै खालका गीतहरू आइरहेका छन् विभिन्न विधामा विभिन्न शब्दहरू सिर्जना गरेर गीतहरू आउने क्रम पनि जारी छन् विशेष त केही विकृतिहरू पनि आएका छन् पक्कै पनि ती विकृतिहरूलाई हटाउँदै गइयो भने नेपाली लोक क्षेत्र अझै फर्स्ट आउनेछ र हाम्रो संस्कार संस्कृति पनि बस्नेछ जस्तो लाग्छ पछिल्लो समयमा केही गीतहरू चाहिँ अलिकति फरक खालका र केही गीतहरूले अलिकति विकृतिभित्र आएका हुन् कि भन्ने पनि नेपाली लोक क्षेत्रका केही पारखीहरूले चाहिँ अलिकति महसुस गरेको अवस्था पनि हो अवश्य पनि कुनै दिनमा हामी त्यसको समीक्षाको बारेमा तिन विभिन्न गीतहरूको बारेमा पनि तपाईँसँग परिचर्चा गर्नेछौँ तर आजको श्रृङ्खलामा विशेष त हामी एकजना कलाकारसँग कुराकानी गर्ने योजना बनाएका थियौँ तर अलिकति फोन लाइनमा समस्या भएको कारणले हामी तपाईँको माझमा कुराकानी प्रस्तुत गर्न सकेनौँ तर केही छैन तपाईँसँग रहेर मिठा मिठा आवाजहरू तपाईँलाई सुनाउनेछु कार्यक्रमको सुरुवात गर्न चाहन्छु एउटा मिठो आवाजबाट तपाईँ सम्पूर्णको लागि भर्खरै मात्रामा बसारमा आएको याम छेत्री अनि प्रकाश रेग्मी र पूर्णकला विश्वले आवाज दिनु भएको छ बादलले हो तपाईँ सम्पूर्णको लागि राख्छु प्रहलाद सुवेदीको लय रहेको छ भने प्रकाश रेग्मीको शब्द रहेको छ तपाईँ सम्पूर्णको लागि बादलले हो मन छैन काम धन्दा एकतिर छरे माता मायाकै भेकतिर बादलुले हो पानी केले परेको बादलुले हो लेकोमा बेसीतिर झरेको रुदीमा घन्केको मादलुले हो कसैको माया मुटुमै गाडेको हिजो भन्दा आज झन् बाढेको बादलुले हो पानी केले परेको बादलुले हो लेकाली साइलोमा बेसीतिर झरेको रोदीमा घन्केको बादलुले हो घुमै गाडेको हिजो भन्दा आज झन् बारेको बादलुले हो पानी केले परेको बादलुले हो काली साइलोमा बेसीतिर झरेको रोदीमा घन्केको मादलुले हो काली साइलोमा बेसी दिन खन्केको मादलुले हजुर बादलुले हो पानी खेल्ने परेको बादलुले हो लेखाले साइलो भाइ बेसीतिर झरेको रोधीमा के रोधीमा घन्केको मादलुले हो तपाईँ सम्पूर्णको लागि यम छेत्री अनि पूर्णकला बेसी र प्रकाश रेग्मीको आवाजमा यो सम्झुर आवाज राखे र शिव प्रहलाद सुवेदीको रहेको थियो भने शब्द चाहिँ प्रकाश रगिनले लिनु भएको थियो तपाईँ सम्पूर्णको लागि यो आवाज राख्यो कार्यक्रमको सुरुवातमा तपाईँ सुन्नु भएको छ तपाईँको मनको आवाज रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हर्स र इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि विश्वभर सुनिरहनु भएको छ भर्खरै मात्रामा बजारमा आएका मिठा मिठा आवाजहरू आजको यो श्रृङ्खलामा मैले तपाईँलाई सुनाउने प्रयास गरिरहेको छु प्राविधिक मित्र रिजन आवाजबाट सुमसु तपाईँको साथमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच ब्याकहरूको प्रस्तुति लोकसङ्कार सुन्नु भएको छ अब फेरि अर्को भाग राख्छु तपाईँ सम्पूर्णका लागि तिमी रुँदा मेरो आँसु झर्छ पूर्णकला बेसी अनि गोविन्द पङ्गेनीको आवाज रहेको छ भने लय शब्द सृजना गोविन्द पङ्गेनीको रहेको छ रक्षा म्युजिक प्रहरीले बजारमा ल्याएको तपाईँ सम्पूर्णको लागि अबको क्रममा तिमी रुँदा मेरो आँसु झर्छ छु तिमीलाई माया गर्ने रोएर हिँड्छु तिमीलाई के थामा कति आतिन्छु तिमी रुँदा मेरो आँसु झर्ना छैन छु दिनलाई धेरै माया गर्ने कोही छैन भनेर तिमीले मनमा दुखाउ म छु धेरै माया गर सहन्छु मैले सानोको मन दुखाउ कसैले तिमी रुँदा मेरो आँसु कोही छैन भनेर तिमीले मन नदुखाउ म छु नि तिमीलाई धेरै माया गर्ने सहन्छु तिमीले सानोको मनमा दुईले तिमी तपाईँ यति बेला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 राख्दैछु मैले हप्ताको छ दिन आइतबार सोमबार मङ्गलबार बुधबार बिहिबार शुक्रबार शनिबार आउँदैनौ शनिबार लोकसौतरी टप टेन लिएर आउने गर्छौँ भने छ दिनसम्म तपाईँको साथमा कहिले लोकसङ्गीत क्षेत्रका गीत सङ्गीतको साथमा लोकसङ्गीत क्षेत्रमा बिताउनु भएका नवप्रवेशी वा पुराना राष्ट्रिय तथा राष्ट्रिय लोक तथा दोहोरी गायकहरूसँग कुराकानी गर्छौँ बलाकोसारी गर्छौँ भने कहिले मिठा भएर तपाईँहरूलाई मनोरञ्जन दिलाउने प्रयासमा हामी जुटिरहेका हुन्छौँ यति बेला फेरि अर्को आवाजलाई तपाईँको लागि म स्थान दिँदैछु ए हावा जाऊ ए बादल जाऊ तपाईँ सम्पूर्णका लागि राख्दैछु रामजी खाँडा अनि टिकापुनको आवाजमा स्वीकार्नुहोस् यो मुटु खाइरहन्छ हरेक पलमा उनकै याद आइरहन्छ ए हावा ए हावा जाऊ ए बादल जाऊ मलाई सम्झिरो कि बिरालो पो भइछिन् मेरी पिएसी को खबर लिएर यो मोटु खाइरहन्छ हरेक पलमा उनकै याद आइरहन्छ ए हावा जाऊ ए हावा जाऊ ए बादल जाऊ मलाई सम्झिरहेछिन् कि बिरालो पो भएछिन् मेरी पिएसीको खबर लिएर आऊ मेरी पिएसीको खबर लिएर आऊ मुटुलाई जोडने पुल भनिदेऊ है सुझारी सिरानी रुझाइ हुन् कठै बारा क्यारी मन बुझाइ हुन् ए हवा जाऊ ए हवा जाऊ ए बादल जाऊ सम्झिरहेछन् छिनकी बिरालो पो भएछन् मेरी प्रियसीको खबर लिएर सिरानी रुझाइ हुन् काठै बरा क्यारी मन बुझाइ ए हावा जाऊ ए हावा जाऊ बादल मलाई हजुर ए हवा जाऊ ए बदल ए बादल जाऊ मेरो प्रिय यसैको खबर लिएर आऊ तपाईँ सम्पूर्णको लागि सम्झुवा आवाज राख्यौँ रामजी खान त्यसै गरी टेकापुनको आवाज रहेको थियो तपाईँ सम्पूर्णको लागि आवाज राखे कार्यक्रम लोकसङ्कार सुन्नु भएको छ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरू र इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि सुन्नु भएको छ तपाईँलाई केही मिठा मिठा आवाजहरू सुनाउँदा सुनाउँदै तपाईँलाई मनोरञ्जन प्रदान गर्दा गर्दै आज पनि कार्यक्रमबाट बिदा मागेर जाने बेला भएको छ हामी कार्यक्रमको अन्तिममा छौँ सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद छ कार्यक्रमप्रति सुझाव सल्लाह अनि छन् भने शून्य छपन्न बाँस त्रिसठी तिन सय बत्तीसमा सम्पर्क गरेर तपाईँले आफ्ना सुझाव सल्लाह अनि प्रतिक्रिया प्रेषण गर्न सक्नुहुनेछ हामीलाई बताउन सक्नुहुनेछ तिनजेलसम्म मेरो आवाजलाई तपाईँको रेडियो सेलसम्म लागि सहयोग गर्ने मित्र रैसनप्रति विशेष आभार प्रकट गर्न चाहन्छु र अन्तिममा तपाईँ सम्पर्कको लागि तिमीसँगै सानो एउटा बिन्ती गर्छु टिएनसी अनि देवी ख्याति मगरको आवाजमा लय शब्द सृजना देवेन्द्र छेत्रीको रहेको छ यो आवाज तपाईँको लागि राख्दै आवाजको दुनियाँबाट सुविधा माग्छ नमस्कार भन्छु सा का लागि सुनो हजुर अब मात्र वाइएससी साउन्ड सर्भिसमा लोक दोहोरी लाइभ इन कन्सर्ट धनधान्याञ्चल वार्षिक उत्सव तथा विविध सांस्कृतिक कार्यक्रमको लागि चाहिने